सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू गुनासो नै गर्नुपर्दा कोही खास हुनै पर्छ गुनासो नै गर्नुपर्दा कोही खास हुनै पर्छ आँसु बग्दा पुछिदिने आशा पास पर्छ सङ्घर्षमा ठेचा लागि मुटु छिया छिया हुँदा सङ्घर्षमा ठेचा लागि मुटु छिया छिया हुँदा रङ्ग बर्न थोरै भानी परिहास पर्छ गुनासो नै गर्नुपर्दा कोही खास हुनै पर्छ लेनदेन बिना कहाँ जिन्दगी यो चल्छ तर लेनदेन बिना कहाँ जिन्दगी यो चल्छ तर कसैलाई दिएको माया बेहिसाब हुनै पर्छ गुनासो नै गर्नु पर्दा कोही खास हुनै पर्छ त्यसै कहाँ पुज्दो होला मान्छे जड ढुङ्गालाई त्यसै कहाँ पुज्दो होला मान्छे जड ढुङ्गालाई विपत्तिमा उद्धारको धिनो आश हुनै पर्छ गुनासो नै गर्नु पर्दा कोही खास हुनै पर्छ कहाँ हुन्थ्यो पालुवा र बुढो पात नझरेर कहाँ हुन्थ्यो पालुवा र बुढो पात नझरेर निर्माणकै निम्ति पनि यो विनाश हुनै पर्छ गुनासो नै गर्नुपर्दा कोही खास हुनै पर्छ आँसु बग्दा पुछिदिने पास हुनै पर्छ नमस्कार अनि साहित्यिक अभिवादन म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृतसँगै कार्यक्रम उत्पादक कुमार यात्री र सहकर्मी मित्र सागर श्रेष्ठका साथ उपस्थित भइसकेको छु गजलकार भक्ति प्रसाद पौडेलका यिनै सुन्दर गजलांशहरूसँगै आजको कार्यक्रमको दैलो उघार्ने जमर्को गरेको छु मैले यी सुन्दर गजलांशहरूका लागि गजलकार भक्ति प्रसाद पौडेलजीलाई हार्दिक हार्दिक धन्यवाद यो अनलाइन रेडियोको तरङ्गमा म साउदी अरेबियाको दमामबाट बोलिरहेको छु विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरेबियाको उत्पादन सिर्जनाका लहरहरू अनलाइन रेडियोको यो कार्यक्रम रेडियो दुर्वतारा सामुदायिक एफएम उनानब्बे थुप्रो आठ मेगाहार्ज दैलेखबाट पनि तपाईँहरूले सुनिरहनु भएको छ यो कार्यक्रम तपाईँहरूले विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेटको सहयोगमा डब्लुडब्लुडब्लु डट सिर्जनाका लहरहरू डट कममा सिधै वा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ भने डब्लुडब्लुडब्लु डट हाम्रो संसार डट नेटमा हाम्रो संसार अनलाइन रेडियोमा प्रत्येक दिन सुन्न सक्नुहुनेछ रेडियो दुर्वतारा सामुदायिक एफएम उनानब्बे थोप्लो आठ मेगा हार्सको website W dot D T F M dot ओआरजीबाट विश्वको जुनसुकै स्थानमा रहेर पनि सुन्न सकिने यो कार्यक्रम W dot global Nepali dot com र W W dot literature of Nepali dot com लगायत पन्ध्रवटा अनलाइन मिडियाहरूबाट सुन्न सक्नुहुन्छ यो जानकारीसँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक कोसेलीबाट बलगरेर त्यो मान्यता मोड भन्दिनामा माया गर्छौ थाहा छ मलाई छोड भन्दिनामा बलगरेर त्यो मन्यता मोड भन्दिनामा माया गर्छौ थाहा छ मलाई छोड भन् नामा हरा खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ देशमा भइरहेको राजनीतिक अवस्थादेखि नेताहरू त सन्तुष्ट छन् होला तर जनताहरू सन्तुष्ट छैनन् आफूले गरेका बाचाहरू पूरा गर्न नसक्ने नेताहरू सही दिशानिर्देश गर्न नसक्ने नेताहरू आफ्नै मात्र खल्ती भर्ने नेताहरू प्रति लक्षित गरी अनिल बराजीले सिर्जना गर्नुभएका गजलका शेरहरू प्राप्त भएका छन् आज मलाई म अनिल बराजीका गजलका शेरहरू वाचन गर्ने तर्खरमा छु नोटको राजनीति गर्यो र त देश रोयो नेता नोटको राजनीति गर्यौ र त देश रोयो नेता चोटको राजनीति गर्यौ र त देश रोयो नेता आज के छ नेपाली नेपाली आमाको हाल आज के छ नेपाली नेपाली आमाको हाल खोटको राजनीति गर्यौ र त देश रोयो नेता नोटको राजनीति गर्यौ र त देश रोयो नेता कहाँ छ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 बेला जिउँदै मान्छे जल्यौ सडकमा कोही आई राताम्मे लासको छाती टेकी कोही आई राताम्मे लासको छाती टेकी मुस्काउँदै पैतालाले दल्यो सडकमा जति बेला जिउँदै मान्छे जल्यौ सडकमा विरुद्धमा आगो बाल्न झुप्रै घर लड्दा विरुद्धमा आगो बाल्न झुप्रै घर लड्दा गरिबको ओढ्ने च्यादर बल्यौ सडकमा जति बेला जिउँदै मान्छे जल्यौ सडकमा त्यति बेला मेरो देश ढाल्यौ सडकमा यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार मिरा थापाजीलाई विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरेबियाको प्रकाशन विभिन्न साहित्यिक रचनाहरूको सङ्गमको शैली पढ्न नभुल्नुहोला सूचना सङ्गीत र भरपूर मनोरञ्जनको संसार हाम्रो संसार स्वास्थ्य खेलकुद र विचारको बहस अर्थ विज्ञान प्रविधि र विश्व समाचार हाम्रो संसार साहित्य कला र संस्कृति साथै समाजका हरेक गतिविधिलाई पढ्न सुन्न र हेर्न सकिने हामी सबैको आफ्नै वेब मिडिया हाम्रो संसार डट नेट हजुर हामीलाई आशा र विश्वास छ तपाईँको सूचना र मनोरञ्जन प्रतिको आवश्यकता हाम्रो संसार डट नेट लग इन गर्नुहोस् डब्लु डब्लु डब्लु डट हाम्रो संसार dot net uh complete news portal web media हाम्रो संसार डट नेट दिनहुँ तडपन बढ्दैछ किन दिनहुँ तडपन बढ्दैछ किन मुटुको धड्कन बढ्दैछ किन सपना साकार पारौँ कि भन्दा सपना साकार पारौँ कि भन्दा गन्तव्य झन्झन बढ्दैछ किन दिनहुँ तडपन बढ्दैछ किन लाखौँको बिटोमा रमेर पनि लाखौँको बिटोमा रमेर पनि दुःखको चुम्बन बढ्दैछ किन दिनहुँ तडपन बढ्दैछ किन अभागी मलाई त बनी अभागी मलाई त बनी बाधा र अडचन बढ्दैछ किन दिनहुँ तर्पण बढ्दैछ किन जन्मेको भूमिमा फर्कन खोज्दा जन्मेको भूमिमा फर्कन खोज्दा अदृश्य बन्धन बढ्दैछ किन दिनहुँ तर्पण बढ्दैछ किन म जस्तै पलपल मरेर बाँच्ने म जस्तै पलपल मरेर बाँच्ने हजारौँ जीवन बढ्दैछ किन दिनहुँ तर्पण बढ्दैछ किन मुटुको धड्कन बढ्दैछ किन यी सुन्दर गजलांशहरूका लागि गजलकार आस्मी जिएमजीलाई धेरै धेरै धन्यवाद विश्वासको भरोसाले पुग्छ कहिलेसम्म विश्वासको भरोसाले पुग्छ कहिलेसम्म सोचिरहेछु यो छाती दुख्छ कहिलेसम्म किनारामा रुँदैछौँ भरे छाक सम्झिएर किनारामा रुँदैछौँ भरे छाक सम्झिएर बर्सातको खहरे बेल सुक्छ कहिलेसम्म विश्वासको भरोसाले पुग्छ कहिलेसम्म किन चुक्यौ यौवनमा कति डग्यो भन सबै किन चुक्यौ यौवनमा कति डग्यो भन सबै साँचो कुरा लुकाएर लुक्छ कहिलेसम्म विश्वासको भरोसाले पुग्छ कहिलेसम्म मौन हुँदा हरेक पटक आफ्नै विरुद्धमा मौन हुँदा हरेक पटक आफ्नै विरुद्धमा चुनौतीको वर्जपातले चुट्छ कहिलेसम्म विश्वासको भरोसाले पुग्छ कहिलेसम्म तमामै अभावपूर्ति गर सरकार तमाम यी अभाव पूर्ति गर सरकार खौलो खन्ने अर्को पक्ष भुक्छ कहिलेसम्म विश्वासको भरोसाले पुग्छ कहिलेसम्म सोचिरहेछु यो छाती दुख्छ कहिलेसम्म यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार मौसमजी भण्डारी क्यानवास जिलाई आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो website W W W dot सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम माया र प्रेमले भरिपूर्ण कार्यक्रम सप्तपुष्ठ सृजनाका लहरहरू डट कममा जसमा बाटे प्राप्त रचना कतै मिलनका डोगहरू कतै बिछोडका घाटाहरू एकैसाथ शब्दगुच्छमा सुन्न नभुल्नुहोला शब्दगुच्छ मात्रै सिर्जना कलाहरू डट कममा नेपाली नेताहरूको सहमति कहिले पनि हुँदैन कि भन्ने शङ्कै शङ्काले आज तिन करोड नेपालीहरूको छाती दुखिरहेको छ भने अर्कोतिर विद्युतदेखि पानीसम्म र नुनदेखि सुनसम्मको मूल्य धान्न धौधौ परिरहेको छ पीडाहरूलाई आफ्ना आक्रोशहरूलाई साहित्यको माध्यमबाट गजलकार कृष्ण के श्रेष्ठले यसरी पोखेका छन् खरे त्यो खोलीमा विश्वास हुन्न हेर खरे त्यो खोलीमा विश्वास हुन्न हेर नेताजीको गोलीमा विश्वास हुन्न हेर दिउसैमा मान्छेको हत्या भएपछि दिउसैमा मान्छेको हत्या भएपछि अचेलको होलीमा विश्वास हुन्न हेर खहरे त्यो खोलीमा विश्वास हुन्न हेर संविधान देशको बन्छ भने पनि संविधान देशको बन्छ भने पनि सभासदको टोलीमा विश्वास हुन्न हेर खहरे त्यो खोलीमा विश्वास हुन्न हेर भाग भाग चोर हो भागी हाल झट्टै भाग भाग चोर हो भागी हाल झट्टै मैले हान्या गोलीमा विश्वास हुन्न हेर खहरे त्यो खोलीमा विश्वास हुन्न हेर नेताजीको बोलीमा विश्वास हुन्न हेर यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार कृष्ण के श्रेष्ठजीलाई आकाशतिर फर्किएर थुकिरहेछौ तिमी आकाशतिर फर्किएर थुकिरहेछौ तिमी लम्किएको हात्तीलाई भुकिरहेछौ तिमी छर्लङ्गै भो सबै सामु ढाक्ने छोप्ने किन छर्लङ्गै भो सबै सामु ढाक्ने छोप्ने किन सुतुरमुर्ग जस्तै गरी लुकिरहेछौ तिमी आकाशतिर फर्किएर थुकिरहेछौ तिमी ईर्ष्या अनि द्वैसको आगो दन्कदो हो भित्र ईर्ष्या अनि दोइसको आगो दन्कन्दो हो भित्र आफ्नै तिरले मरिच झैँ सुकिरहेछौ तिमी आकाशतिर फर्किएर फुकिरहेछौ तिमी एउटा गल्ती छिपाउँदा लाख गल्ती हुन्छ एउटा गल्ती छिपाउँदा लाख गल्ती हुन्छ पटक पटक जहाँ तहाँ चुकिरहेछौ तिमी आकाशतिर फर्किएर थुकिरहेछौ तिमी घोडो आफू चरिरहन्छ थोलो हलाइरहन्छ घोडो आफू चरिरहन्छ ठोलो हल्लाइरहन्छ झर्ला हानी खाउला भनी ढुकिरहेछौ तिमी आकाशतिर फर्किएर ठुकिरहेछौ तिमी लम्किएको हात्तीलाई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 त छ लङ्कामै छ छ छन् त छ लङ्कामै छ कानाले सुन नपाउने भयो औँसीले जुन नपाउने भयो रेर्दा रेर्दै चुटेपछि आखिर रेर्दा रेर्दै चुटेपछि आखिर सारङ्गीले धुन नपाउने भयो औँसीले जुन नपाउने भयो भेटिएन रे सहमतिको मूल भेटिएन रे सहमतिको मूल देशले कानुन नपाउने भयो औँसीले जुन नपाउने भयो सात सत्र छयालिस अनि त्रिसठी सात सत्र छयालिस अनि त्रिसठी जति सुकै हुन् नपाउने भयो औँसीले जुन नपाउने भयो गरिबले नुन नपाउने भयो धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार कृष्ण देवकोटा भावुकजीलाई आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डट सृजनाका लहरहरू डट कम सामानको नाममा बेचिन्छन् मान्छेहरू सामानको नाममा बेचिन्छन् मान्छेहरू दोकानको नाममा बेचिन्छन् मान्छेहरू यज्ञ गरिन्छ धुमधाम प्रसाद चढाइन्छ यज्ञ गरिन्छ धुमधाम प्रसाद चढाइन्छ दानको नाममा बेचिन्छन् मान्छेहरू सामानको नाममा बेचिन्छन् मान्छेहरू हुङ्कार र चितकारको अर्थ नबुझ्नेसँग हुङ्कार र चितकारको अर्थ नबुझ्नेसँग सानको नाममा बेचिन्छन् मान्छेहरू सामानको नाममा बेचिन्छन् मान्छेहरू हेर्नुहोस् हाम्रै सिमानामा फर्केर एकपटक हेर्नुहोस् हाम्रै सिमानामा फर्केर एकपटक पानको नाममा बेचिन्छन् मान्छेहरू सामानको नाममा बेचिन्छन् मान्छेहरू लेख्ने मनहरूको खडेरी लाग्दैछ यहाँ लेख्ने मनहरूको खडेरी लाग्दैछ यहाँ सम्मानको नाममा बेचिन्छन् मान्छेहरू सामानको नाममा बेचिन्छन् मान्छेहरू दोकानको नाममा बेचिन्छन् मान्छेहरू यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार अर्जुन निर्जन पौडेलजीलाई सूचना संगीत र भरपूर मनोरञ्जनको संसार हाम्रो संसार स्वास्थ्य खेलकुद र विचारको बहस अर्थ विज्ञान प्रविधि र विश्व समाचार हाम्रो संसार साहित्य कला र संस्कृति साथै समाजका हरेक गतिविधिलाई पढ्न सुन्न र हेर्न सकिने हामी सबैको आफ्नै वेब मिडिया हाम्रो संसार डट नेट हजुर हामीलाई आशा र विश्वास छ तपाईँको सूचना र मनोरञ्जन प्रतिको आवश्यकता हाम्रो संसार डट नेट लग इन गर्नुहोस् डब्लु डब्लु डब्लु डट हाम्रो संसार dot net uh complete news portal web media हाम्रो संसार डट नेट आदरणीय श्रोता मित्र म अब कोतल्ने तर्खरमा छु यहाँहरूकै चिठी पत्रको पोको हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहरहरू डट कम मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनुहुने श्रोताहरू हुनुहुन्छ माण्डवी साई गायत्री सिंह तारा शाही रामकुमारी रेग्मी बसन्ता बिसी शान्ति बोहरा चन्द्र सूर्य थापा चित्रबहादुर केसी दिपा खत्री पूजा अधिकारी रमेश मल्ल दिलीप बिसी टङ्कबहादुर ओली हस्त गुरुङ गङ्गा शर्मा तेजबहादुर खड्का र लोकेन्द्र विष्ट हामीलाई इमेल मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनुहुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन पीएनएनको समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम यो शरीर बुढेस कालमा कस्तो होला यो शरीर बुढेस कालमा कस्तो होला बाँच्न सके सय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 भैँसको दाना गिरीले विश्वासबाट गिरियो लड्दै कुर्दै हिँडियो विश्वासबाट गिरियो पाल पाल्यो मुन्द्रा लायो मैयासँग बुढेस खामा तुइले पालु आएको कपाल फुल्यो यस्तै गाडी रहेछ मरै धरती छोडी जानी मान्छेको जिन्दा फुल्यो भारत भन्दा पनि यो मान्छेको जात पनि भन्नु बराइ बराइ जात पनि यो मान्छेको जात पनि भन्नु बराइ बाला झरे बराइ जात पनि यो मान्छेको जात पनि भन्नु बराइ बाला झरे बराइ जात पनि यो मान्छेको जात